साताको सोमबार दिउँसो एक बजेको अर्पण खबर पछि मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्जमा सुन्न नभुल्नुहोला अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम कलिउड काउन्ट नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम कलिउडीका डाउन लिएर आज पनि हामी उपस्थित भइसकेका छौँ सुन्ने गर्नु भएको आवाज हो सागरको अनि सागरको आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ र जहाँ जसरी सुनिरहनु भएको छ तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच र कार्यक्रम कलिउड काउन्ट डाउनमा हामीले के गर्छौँ त्यो तपाईँलाई थाहा भएकै कुरा हो र कार्यक्रमभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक नजिक आउन लागेका अनि रिलिजबाट फर्कन मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीतलाई हामीले स्थान दिँदै राखेका छौँ कार्यक्रम कलिउड काउन्ट डाउनमा र केही नेपाली चलचित्र क्षेत्रमा भइराखेका जानकारीलाई पनि प्रस्तुत गर्दै राखेका छौँ कार्यक्रम कलिउड काउन्ट डाउनमा र आज पनि दसवटा उत्कृष्ट नेपाली चलचित्रको गीत सङ्गीतको सापमा हामीले हामी हाजिर भइसकेका छौँ र अब हामी लागौँ नम्बर टेन पोजिसन र नम्बर नाइन पोजिसनतर्फ नम्बर टेन पोजिसनमा यो हप्ता आएको छ नेपाली कथन चलचित्र कस कस्तो टेन्सन र रिलिज भइसकेको चलचित्र हो कस्तो टेन्सन र कस्तो टेन्सनले निर्माण युनिटलाई टेन्सन थपिदिएको छ किनकि सिनेमाको लगानी राम्रै लगानी रहेको छ तर लगानी अनुसार अनुसारको चाहिँ बिजनेस सिनेमाले गर्न सकेन र सिनेमा पुरा रूपमा घाटामा गएको छ त्यसकारण चाहिँ निर्माताहरू यतिखेर टेन्सनमा छन् फिल्म कस्तो टेन्सनबाट र नम्बर नाइन पोजिसनमा आइपुगेको छ हिम्मतवाली एक दृष्टि तल झर्दै झरेको छ माथि चढिराखेको राखेको छ कहिले माथि कहिले तल झर्ने क्रममा रहेको छ हिम्मतवाली र दसैँको सिरफेरोमा रिलिज हुँदैछ चलचित्र हिम्मतवाली रेखा थापाले निर्माण एवं निर्देशन गरेको फिल्म हो हिम्मतवाली नम्बर टेन पोजिसनमा कस्तो टेन्सनबाट ज्वाक मिलाइदेऊ झुवाक मिलाइदेऊ त्यसै गरी नम्बर नाइन पोजिसनमा हिम्मतवालीबाट काली तिम्रो नजरले गोली मार्यो ढिच्यौँ ढिच्यौँ continue number ten Ojo, lat, ojo, timbra, mandi, reima. to timbra must be right back. No, one to slow, that's right, me right through. The gate when in a coy brought off mundre, creston, wala, twak, me like Number 9 पालि तिम्रो नजरैले गोली मार्यो काली तिम्रो नजरैले गोली मार्यो ढिच्याउ ढिच्याउ भात छाती पोली पोली मार्यो ढिच्याउ ढिच्याउ झले हिम्मत ढले ढले ढले हिम्मत अङ्गाल नहौ झले झले झले हिम्मत सम्हाल ढले ढले ढले हिम्मत अङ्गाल न ओके काली तिम्रो नजरले गोली मार्यो डिस्यु डिस्यु यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र हिम्मत वाली रेखा थापाको ब्यानरमा रेखा थापाले निर्माण एवं निर्देशन गरेको चलचित्र हिम्मत वाली दसैँको सेरोफेरोमा रिलिज हुने प्रयास गरिराखेको छ र सिनेमालाई हाम्रो तर्फबाट अग्रिम शुभकामना लागु हामी नम्बर एट पोजिसनमा नम्बर एट पोजिसनमा आइपुगेको छ मिसन फर ट्वेन्टी रिलिज भइसकेको फिल्म हो बिस्तारै बिस्तारै तल छर्ने क्रममा mission four twenty number eight पोजिसनमा नम्बर एट ओके सुनिरहनु भएको छ र काउन्ट हामीले दसवटा उत्कृष्ट नेपाली चलचित्रको गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ नम्बर टेन नम्बर नाइन र नम्बर एट पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ लागु नम्बर सेभेन पोजिसनतर्फ नम्बर सेभेन पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र चिहान र चिहानको कुराकानी गर्ने हो भने काउन्ट डाउनमा बिस्तारै बिस्तारै तल छर्ने क्रममा रहेको छ एक तल चढ्दै नम्बर सेभेन पोजिसनमा यो हप्ता आइपुगेको छ रिलिज भइसकेको चलचित्र हो चिहान नम्बर सेभेन पोजिसनमा नेपाली कथन चलचित्र चिहानबाट छक्कै परुन लट्ठी परुन पु्यवेन भित्र बस्यौ तिमी मगमगाउने फुल बनी बास्ता सर्दै आयौ तिमी सत्य कसम तिम्रै लाग्छ माया आफ्नो भन्दा पनि धेरै धेरै ओके छोक्कै परुन् लट्ठी परुन् हाम्रो मायाको चर्चा गरून् राजेश पायल राईको आवाज यहाँले सुनिरहनु भएको छ र चलचित्र चिहानको लागि राजेश पायल राईले गजबको आवाज गजबको स्वर निकालिराखेका छन् हुन त राजेश पायलले गाएका सबै गीतहरूले चाहिँ दर्शक श्रोताको मन जितिराखेको छ नम्बर सेभेन पोजिसनमा चिहानको गीत यहाँले सुनिरहनु भएको छ रिलिज भइसकेको फिल्म हो चिहान र जति बिजनेस जति सिनेमाले कलेक्सन गर्नुपर्ने थियो त्यति कलेक्सन भने गर्न सकेन लागु हावा हामी नम्बर सिक्स पोजिसनमा नम्बर सिक्स पोजिसनमा आइपुगे सकेको छ चार स्टेप तल चढ्दै नागबेली चलचित्र र नागबेली चलचित्रले पनि राम्रो व्यापार पनि गर्न सकेन र गोविन्द राईले निर्देशन गरेको चलचित्रबाट गोविन्द राई निकै नै आशावादी रहेका थिए तर आशा अनुरूपको बिजनेस सिनेमाले गर्न सकेन नम्बर सिक्स पोजिसनमा चलचित्र नागबेलीबाट रमाइलो गीत नम्बर सिक्स रङ्ग रस गरौँ एकछिन आज त खुसीको दिन चुम्यो साथीले खुसी मनाउ साथी हो वीर खुसी मनाउ साथी हो वीर व्यथा भुली, खुसी मनाउ साथी हो वीर घरमा नेपाली नौलेको चुम्यो साथीले सफलताको चुली खुसी मनाउ साथी हो वीर व्यथा भुली खुसी मनाउ साथी हो वीर व्यथा भुली खुसी मनाउ साथी हो वीर व्यथा भुली खुट्टा खुसीले छैन एक सय चार थोप्लो पाँच मेगा हर्ट प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा Ratnagar medicine centre main road टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कला सकारात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हंस मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK dot com SLC fail भएका विद्यार्थीहरूलाई विशेष जानकारी एटिट्युट मल्टी लर्निङ एकाडेमीको शाखा अब रत्नगरको सौराहा चोकमा विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै रत्नगरमा पनि शाखा विस्तार गरी म्याथ र साइन्सको परीक्षा नदिकन पाँच विषयको मात्रै परीक्षा दिएर एसएलसी पास हुने अवसर एटिट्युटले अझ सशक्त रूपमा लिएर आएको छ टियु केयु पियु साथै विश्वभरि मान्यता हुने गरी कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइनेछ कक्षा एघार नपढी कक्षा बाह्रको परीक्षा दिन पाइनेछ थप जानकारीको लागि attitude multi learning academy Ratnagar एक सौराहा चोक मोबाइल अन्ठानब्बे चार सय बाहन्न छयालिस एक सय चौरात्तर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा सितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर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 न्युजपछि करिब करिब दुई बजीसम्म र कार्यक्रमभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका रिलिज भएर फर्क मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम कलिउड काउन्ट डाउनमा र काउन्ट डाउन सँगसँगै अनिरभित्र छु म सागर अनि मेरो आवाज तपाईँको रेडियो सेट त्यति मोबाइल सेटसम्म पठाउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ थ्याङ्क यू सो मच राजलाई र प्रोग्राम तपाईँले सुनेर साथ दिने दिइरहनु भएको छ र तपाईँलाई पनि थ्याङ्क यू सो मच अब लागौँ हाम्रो काउन्ट डाउनतर्फ र नम्बर टेन पोजिसनदेखि नम्बर सिक्स पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ पालो नम्बर फाइभदेखि नम्बर वान पोजिसनको गीत सुने नम्बर फाइभ पोजिसनमा आइपुगेको छ बिर्खेलाई चिन्छस र भदौ बिस गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ अबलाई पनि नम्बर फाइभ पोजिसनमा बिर्खेलाई चिन्छ नम्बर फाइभ जातिको के छन् मोल हाम्रै तिर्खे नै अनमोल अन्त कालो अधेर गोरो राइफल पाएको एक्लो छोरो बिर्खे होइ होइ बिर्खे होइ चिन्छस् बिर्खेलाई चिन्छस् गाउँमा गाह्रो साह्रो पर्दा सबैलाई चाहिने यही बिरले अरे वाह अरे वाह सबको प्यारो प्यारो बिरके बिस गतिबाट प्रदर्शनमा आउन लागेको फिल्म बिर्खेलाई को टाइटल संज्ञाले सुनिरहनु भएको छ सन्तोष लामा र प्रार्थना सर्खेको आवाज रहेको छ यस टाइटल सङमा र राज केसी केशव गिरीले चाहिँ निर्देशन गरेको फिल्म अनि सुभाष थापाको लगानी मोहित मुनालको सङ्गीत रहेको छ विनिता खड्का सुभाष थापा आयुष राई सुरेश सुप्रेती शिशिर भण्डारी लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ बिर्खेलाई चिन्चस लागु नम्बर फोर पोजिसनमा नम्बर फोर पोजिसनमा आइपुगेको छ स्टपिड बर्ड र स्टपिड बर्ड पनि प्रदर्शनको लागि तयार भएर बसेको छ र अर्जुन पोखरेलको सङ्गीत रहेको छ फिल्म स्टपिड मनमा नम्बर फोर पोजिसनमा नेपाली कथन चलचित्र स्टपिड मन नम्बर फोर तिम्रो आँखामा सुहेरी हाँस्ने दिन आओस् तिमीलाई रुवाई रुवाई बाच्ने दिन नआओस् तिम्रो आँखामा सुहेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राणै जाओस् सागरको मोती होइन जुनको ज्योति होइन को मिठोमा देऊ आकाश सहन सहन्छु दुखै परे सहन्छु तर तिमी पर्छ मेरो छेउ आँखामा सुहेरी हाँस्ने दिन नआओस् तिमीलाई रुबाई ओके आकाश जरे सहन्छु दुःख परे सहन्छु यहाँले गीत सुनिरहनु भएको छ स्टुपिड मन र फिल्म रिलिजको लागि तयार भएर बसेको छ अब हामी लागौ नम्बर थ्री पोजिसनमा नम्बर थ्री पोजिसनमा आइपुगेको छ नेपाली कथानक चलचित्र टुली यानि कि मर्सुकी क्या हो टुली यो फिल्म रिलिज हुँदैछ र हामी गीत सुन्छौँ नेपाली कथन चलचित्र टुली काउन्ट डाउनको नम्बर थ्री पोजिसनमा नम्बर थ्री ओके म त मर्छु कि क्या ठुली यहाँले गीत सुनिरहनु भएको छ नम्बर थ्री पोजिसनमा चलचित्र ठुली र भदौ छ गतिबाट यो चलचित्र प्रदर्शनमा आउनु लागेको छ र चलचित्रमा सङ्गीत वसन्त चापुटाले दिनुभएको छ जीवन लोइटेल गरिमा पन्त लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ नम्बर टू पोजिसनमा आइपुगेको छ यो सापा कोहिनुर र कोहिनुरको कुराकानी गर्ने हो भने श्राउन तेइस गतिबाट यस चलचित्र प्रदर्शनमा आउँदैछ आकाश अधिकारीले निर्देशन गरेको चलचित्र हो कोहिनुर र सिक्किम श्रेष्ठ सोही खड्का लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र कोहिनुरले शनिबार प्रेस मिटको आयोजना पनि गरेको थियो र प्रेस मिटमा निर्माता कलाकार श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का चाहिँ उपस्थित भएका थिएनन् र श्रीकृष्ण श्रेष्ठ यतिखेर चाहिँ इन्डियामा छन् र इन्डियामा चाहिँ आफ्नो आफ्नो स्वास्थ्य अलिकति बिग्रेको कारणले गर्दा चाहिँ अबको लगभग एक हप्तापछि नेपाल आउने कार्यक्रम छ नम्बर टू क्वेसनमा हामी गीत सुन्छौँ नेपाली कथन चलचित्र कोहिनोर नम्बर टू ओके काउन्टरको नम्बर टू पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र कोहिनोर र श्राउन्ड तेइस गतिबाट यो चलचित्र प्रदर्शनमा आउन लागेको चलचित्र हो र अब हामी लागु नम्बर वान पोजिसनमा त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ नम्बर टेनमा कस्तो टेन्सन नम्बर नाइनमा हिम्मतवाली नम्बर एटमा मिसन फोर ट्वेन्टी नम्बर सेभेनमा चिहान मुभी नम्बर सिक्समा नागवेली नम्बर फाइभमा बिर्खेला चिन्सस नम्बर सेभेन नम्बर फोरमा स्टुपिड मन नम्बर थ्रीमा चुली नम्बर टूमा कोहिनोर र नम्बर वान आठ बजीसम्म आइपुगेको छ मेरो भ्यालेन्टाइन र मेरो भ्यालेन्टाइनको कुराकानी गर्ने हो भने सुरु सुब्बाले चलचित्रलाई निर्देशन गरेका हुन् सुशील श्रेष्ठको लगानी अनि सुगम पोखरेलको सङ्गीत रहेको छ निशा अधिकारी बाबु बोकटी स्वतन्त्र प्रताप शाह सुस्मिता ढका लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र यो चलचित्र श्रावण सोह्र गतिबाट अल नेपाल प्रदर्शनमा आउन लागेको छ माया प्रेम र फ्रेन्डसिपलाई सिनेमाले देखाउन खोजेको छ र यस चलचित्रलाई धेरैले आशा राखेका छन् र सिनेमाले के गर्छ भन्ने सो भन्ने चाहिँ आशा सबैको रहेको छ र हलवाला दर्शक चलचित्रकर्मी सञ्चारकर्मी सबैले सिनेमाबाट आशा राखेका छन् अब हेर्न बाँकी छ आशा अनुरूपको व्यापार यस सिनेमाले गर्छ या गर्दैन हाम्रो तर्फबाट मेरो भ्यालेन्टाइनलाई धेरै धेरै शुभकामना छ नम्बर वान पोजिसनमा मेरो भ्यालेन्टाइनको गीत छोड्दै प्रोङ्गबाट बिदा माग्नुपर्ने हुन्छ सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु हौस् त नमस्कार and number one Say, say, I'm looking for love, somebody new. I'm looking for love, somebody new. I'm searching for a person, someone like you. Someone like you. Your butt, your chin. तिमी बिना अधुरो एभ्री टाइम तिमी नै मनभरि छु baby you're always on my mind शब्द गोली सहारा आज बताउँदैछु तिमीलाई We chocolate and red म गर्दैछु प्रपोज के भन्छौ तिमी मेरो भ्यालेन्टाइन मनोरञ्जनका लागि सुन